यस अर्पण खबरको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तरतर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाइ अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिच बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल संगे फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी साठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिन द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ प्रसारण भइरहेको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अर्याल प्रधानमन्त्री सुशील कोइरालाको रेडियोथेरापीबाट उपचार सुरु हुँदैछ स्वास्थ्य उपचारका लागि अमेरिकाको न्युयोर्कमा रहनुभएका कोइरालाको स्लोन केटरिङ क्यान्सर हस्पिटलमा रेडियोथेरापीबाट उपचार सुरु गर्न लागि छ कोइरालाको फोक्सोमा देखिएको दाग क्यान्सर पुष्टि भएपछि कोइरालालाई रेडियोथेरापीबाट उपचार गर्न लागि हो प्रधानमन्त्री कोइरालालाई एक हप्तासम्म रेडियोथेरापी दिने र केही दिन आराम गरेर स्वदेश फर्कने उहाँका निजी चिकित्सक डाक्टर करवीरनाथ योगीले जानकारी दिनुभएको छ जनतान्त्रिक आन्दोलनका अगुवा स्वर्गीय गिरिजा प्रसाद कोइरालाको जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ स्वर्गीय गिरिजा प्रसाद कोइरालाको जन्म जयन्तीका अवसरमा बिपी चिन्तन प्रतिष्ठानले विभिन्न कार्यक्रमको आयोजना गरेको छ भने नेपाली कङ्ग्रेसले देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रम सहित कोइरालाको सम्झना गर्दैछ दुई हजार बैसठी त्रिसठी सालको जनआन्दोलनका नायक गिरिजा प्रसाद कोइरालाको विक्रम सम्मत उन्नाइस सय एकासी असार अठार गते भारतको बिहार स्थित सहरसा जिल्लामा जन्म भएको थियो कोइरालाका बुबा कृष्ण प्रसाद कोइरालालाई तत्कालीन राणा शासकहरूले निर्वाचनमा पठाएका बेला उहाँको भारतमा नै जन्म भएको हो नेपाली कङ्ग्रेसको नेतृत्व र प्रधानमन्त्रीका रूपमा सबैभन्दा धेरै पटक देशको नेतृत्व गर्नुभएका कोइरालाले पछिल्लो समय देशमा गणतन्त्र स्थापनाका लागि खेल्नु भएको भूमिका सबैका लागि स्मरणीय रहेको छ कोइरालाको दुई हजार छैसठी साल चैत्र सात गते निधन भएको थियो असार पन्ध्र गते संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रम आज पारित गर्ने कार्यक्रम रहेको छ हिजो र आज गरी संसदमा चौध घण्टा छलफल गरेपछि नीति तथा कार्यक्रम पारित गर्न लागि छ हिजो सातो सात घण्टा छलफल भएको थियो भने आज पनि सात घण्टा छलफल हुँदैछ त्यसका लागि व्यवस्थापिका संसदको बैठक अबको केही बेरमा बस्ने बुझिएको छ बैठक बस्नु एक घण्टा अघिसम्म नीति तथा कार्यक्रममा बोल्नका लागि नाम लेख्न पाउने प्रावधान रहेको छ सभासदहरूले राखेका जिज्ञासाको कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमले जवाब दिनुहुनेछ हिजो बोल्ने सत्ता पक्ष दलका सभासदले समेत कार्यक्रममा कुनै नयाँपन नभएको भन्दै आलोचना गरेका छन् नीति तथा कार्यक्रममाथि तेह्रजनाले पचपन्न बुदामा संशोधनको प्रस्ताव दर्ता गराएका छन् एक एक गरेर संशोधन प्रस्ताव निर्णयार्थ पेश गरेपछि बेलुकीसम्ममा नीति तथा कार्यक्रम पारित हुने संसद सचिवालयले जनाएको छ नेकपा एमालेका नेता एवं अध्यक्षका आकांक्षी केपी शर्मा ओलीले पार्टीभित्र वरिष्ठ नेता माधव कुमार नेपालले थिचोमिचो कायम गरेको कडा आलोचना गर्नुभएको छ काठमाडौँमा पत्रकारसँगको कुराकानीमा नेता ओलीले वरिष्ठ नेता नेपालले पार्टीभित्र लोकतान्त्रिक अभ्यास हुन नदिएको र बाहिर मात्रै लोकतन्त्रको कुरा गरेको बताउनु भएको छ अहिले अध्यक्षमा आफ्नो उम्मेदवारी नेपालको सामन्ती थिचोमिचो विरुद्ध भएको ओलीको भनाइ छ विगतमा गणतन्त्र विरोधी भूमिका खेलेको भन्ने नेपाल पक्षको आरोपमा खण्डन गर्दै नेता ओलीले माधव नेपालकै नेतृत्व र सोचका कारण राजतन्त्र विरोधी आन्दोलनका विषयमा पार्टी स्पष्ट हुन नसकेको आरोप पनि लगाउनु भएको छ वरिष्ठ नेता नेपाल संविधान सभा विरोधी र राजतन्त्रसँग सहकार्य गर्नुपर्छ भन्ने विचारको पक्षपाती रहेको पनि ओलीको दावी छ पूर्वी नाइजेरियाको मैदुगुरी सहरको एक व्यस्त क्षेत्रमा भएको कार बम विस्फोटमा कम्तीमा छप्पन्न जनाको मृत्यु भएको छ विस्फोटमा थुप्रै व्यक्ति घाइते भएको सिभिलियन जोन टास्क फोर्सका नेता सादिक आब्बा जित्नीले बताएका छन् विस्फोटबाट धेरैजसो सब छेद विच्छेद भएको उनले जानकारी दिएका छन् हमलाको अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिए पनि बोको हरामले हमला गरेको हुन सक्ने आशंका गरिएको छ अधिकारीहरूका अनुसार त्यस क्षेत्रमा स्थानीय नागरिकहरू सरकारी सेना तथा प्रहरीसँग मिलेर चरमपन्थी संगठन बोको हराम विरुद्ध प्रत्याक्रमणमा जुटेका छन् उता इस्लामिक चरमपन्थी संगठनका नेताले इस्लामी राज्यको गठनमा मद्दत गर्न अपिल गरेका छन् आइएसआइएसका नेता अबु बकर अल बगदादीले मुसलमानसँग इराक र सिरिया गई इस्लामी राज्यको गठनमा मद्दत गर्ने अपिल एक अडियो सन्देश मार्फत गरेका हुन् बगदादीले मुसलमानसँग इस्लामी स्टेट आउनको निमन्त्रणा दिँदै यो आफ्नो कर्तव्य भएको पनि बताएका छन् र विश्वकप फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गर्ने सबै टिमको टुङ्गो लागिसकेको छ आज बिहान र गैराती दुई टिम अन्तिम आठमा प्रवेश गरेसँगै समीकरण पूरा भएको छ विश्वकप फुटबल अन्तर्गत क्वार्टर फाइनलका खेल शुक्रबारदेखि सुरु हुनेछ शुक्रबार राति पाउने दस बजे जर्मनी र फ्रान्स तथा पाउने दुई बजे ब्राजिल र कोलम्बिया भेट्नेछन् त्यस्तै शनिबार राति दस बजे अर्जेन्टिना र बेल्जियम तथा पाउने दुई बजे नेदरल्यान्ड्स र कोस्टारिका भेट्नेछन् हवस् त यसका साथै बिहान एघार बजेको अर्पण खबर सकियो अनिता अर्याल बिदा भए नमस्कार यस अर्पण खबरको साथमा Jai Galeshwor real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल संगे फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी प्रति दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर साथ व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ aptitude multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टी लर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिन द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस मनोरञ्जनका लागि हजुर स्वागत छ कार्यक्रम समस्या र समाधानमा सबैभन्दा पहिले ग्रुप ए ले आफ्नो समस्या राख्नुहोस् स्कुल बोर्डिङ तथा कलेजको पाठ्य पुस्तकको समस्या छ त्यस्तै ग्रुप बी स्टेसनरी तथा स्पोर्ट्सको सामान साथै टाइपिङ गर्ने ठाउँको पनि समस्या छ र अन्त्यमा ग्रुप सी एनटिसी यानसेल युटिएलको रिचार्ज कार्ड तथा सिम कार्ड साथै फोटोकपीको पनि समस्या छ तीनवटै ग्रुपको समस्या सुनिसकेपछि अब समाधानको पालो समाधान हो मा मनकामना पुस्तक पसल तपाईँहरूका सम्पूर्ण समस्या मा मनकामना पुस्तक पसलमा जानुहोस् समाधान हुनेछ सम्पर्क मा मनोकामना पुस्तक पसल रत्नगराट Parsauni Bakulahar proprietor Suraj Pandey mobile number अन्ठानब्बे चार पचास नब्बे आठ सय चौबिस र अन्ठानब्बे चार अन्ठाउन्न पैँसठी शून्य पन्चानब्बे मेरो आफ्नै छ मेरो आफ्नै स्टाइल छ मेरो छुट्टै पर्फर्मेन्स छ किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्राली दुई सय सिसी एनएस तथा दुई सय बिस का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास को डिस्कभर बाइक एक सय सिसी को प्लाटिना बाइकहरू पाइन्छ साथमा फाइनान्स सुविधा exchange offer genuine spare part तथा दक्ष र अनुभवी मेकानिक मेकानिकद्वारा सर्भिसको सुविधा बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली खैरनी चार मगनी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस आफ्नो कसरी यमलोक आयो प्रभु नेपालमा लोड सेडिङ छमछम गरेर हिँड्दै हिँड्दै यहाँ पो आइपुगेको छ भने प्रभु उ जैनपुर एक बहिरा चोकमा रहेको स्टोर सन सोलर एन्ड सप्लायर्सबाट सोलर बत्ती जोडेर घर उज्यालो बनाऊ जाऊ आफ्नै ठाउँमा फर्केर जाऊ सोलर वाटर हिटर सोलर बत्ती सेट इन्भर्टर सोलर ब्याट्री पाइनुका साथै मर्मत पनि गरिन्छ तथा हामी कहाँ डिसोम पनि उपलब्ध छ सम्पर्क restore sun solar and suppliers Chainpur एक बहिरा चोक चितवन प्रोपराइटर किरण तिवारी मोबाइल अन्ठानब्बे चार पचास बयानब्बे चार सय चौरानब्बे फोन नम्बर शून्य छपन्न छ बयानब्बे सात सय पाँच अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय चौन्न विज्ञापनमा होइन गुणस्तरमा ध्यान दिउँ शिवशक्ति कङ्क्रिटलाई सधैँ सम्झ्यौँ सधैँ हजुर block ring pole pillar design डिजाइनका थ्री पिस रेलिङ साइज साइजका आकर्षक मूर्ति लगायत विभिन्न किसिमका सिमेन्ट सामग्रीहरू चाहिएमा हामीलाई सम्झनुहोस् सम्झनुहोस् पुनश्च एकै दिनमा तयार गरिने सिमेन्ट खाबोको घर गोठ र कुखुराको खोरहरू छिटो छरितो र ग्यारेन्टीका साथ तयार पनि गरिन्छ सम्पर्क शिवशक्ति कङ्क्रिट उद्योग रत्नगर तिन बेलसी हाइवे सँगै प्रोप्राइटर अर्जुन पुरी मोबाइल अन्ठानब्बे चार पचास छप्पन्न चार सय चौध ए भाउजू कता भयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिजा लागेन भन्नुभएको होइन र त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाढी पुल नजिकै executive director Puja Kubar mobile अन्ठानब्बे चार एकाउन्न साठी छ सय अन्ठानब्बे फोन नम्बर शून्य छप्पन्न पाँच साठी छ सय अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ ओहो रमेश दाई घर त बनाएर भ्याउनु भएछ है घर बनाएर त भ्याइयो भाइ तर घरले पूर्णता पाएको छैन के भन्नु भएको दाइले घर तयार छ पेन्टिङ भइसक्यो फर्निचर रेडी छ अनि के बाँकी छ र पूर्णता हुन <laughs> सबै कुरा त भयो तर श्री डिजिटल ओल्डबाट fridge TV washing machine laptop computer आदि नल्याइकन घर कसरी पूर्ण हुन्छ हजुर सुपथ मूल्यमा घरायसी विद्युतीय सामानहरू पाइने विश्वासिलो ठाउँ श्री डिजिटल ओल्ड रत्नगर दुई टाढी बजार टाढी चौतारासँगै फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी तिन सय पचासी मोबाइल अन्ठानब्बे पाँच पचास पचपन्न नौ सय एकहत्तर चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा पखेरीमा घाँस काट्न जान्या छैन भन्दैमा मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ म त नेपालको माया गर्ने छोरी मलाई म जस्तै माया चाहिन्छ नमस्कार म गायिका आस्था राउत तपाईँ अहिले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज